दिल्ले दिल्लसङ्गनाता गा पठि सको योगिल्ल तिमी भन्छौ भने त फाँसी चढिदिन्छु हाँसी हाँसी ಸಂಗ ಹಾರೆ ಹಾರೆ ಸಂಭಾಲಿನ್ನ ಮನ್ ಸಂಭಾ Sí गर्न सक्छु चढिदिन्छु हाँसी हाँसी तिमी भन्छौ भने त फाँसी चढिदिन्छु हाँसी हाँसी